यहाँलाई स्वागत छ धेरै धेरै धन्यवाद पछिल्लो चरण छाउनु भएको छ तपाईँ तपाईँको एङ्करिङ पनि निकै राम्रो रहेछ तपाईँ टेलिभिजनमा पनि हुनुहुन्छ टेलिभिजनमा पहिला सुरु गर्नुभयो वा गायन क्षेत्रमा पहिला सबभन्दा सुरुमा म गाउन त मलाई त्यति आउँदैन थियो मिडियाबाटै अलिकति रूपा जेम भनेर दर्शकहरूले श्रोताहरूले चिनेको हो पहिला तिनो एफएममा थिएँ अनि तिनो एफएम लगतै म लुम्बिनी टेलिभिजनमा सँगसँगै अलिअलि गीत पनि गाउँथेँ लुम्बिनी टेलिभिजनबाट अलिकति मलाई बढी रूपा जेम भनेर चिनाउने चिन्ने अवसर भयो अनि त्यस पछाडि गायन यात्रा पनि सँगसँगै सुरु भयो भयो अनि विभिन्न महोत्सव मेलाहरूमा पनि कार्यक्रम सञ्चालिकाको रूपमा पनि हिँडिरहेको छु हजुर हजुर अनि हाडाडे छ गुल्मीमा पऱ्यो होइन प्रारम्भिक अध्ययन त एउटा सुरु गर्नुभयो मैले दससम्म यहीँ पढेको हो पढे हो सुमर भुमर माविमा उच्च शिक्षाको क्रममा म बुटलमा झरेको हजुर हजुर अनि हिजो के सोच्नु भएको थियो माध्यमिक तहसम्म पढ्दाखेरि म एउटा कलाकार बनुला अथवा टिभी एङ्कर बनाउला भन्ने सोच्नु भएको थियो मैले सानैदेखि सोच्थेँ म गायिका बन्छु भन्ने सोच्थेँ सुरुमा होइन हाम्रो राम्रा राम्रा गायिकाहरूको आवाज सुन्दाखेरि म पनि गायिका बन्छु भन्ने मलाई हुन्थ्यो कार्यक्रम सञ्चालिका बन्छु भन्ने सोच मलाई थिएन पछि गर्दै जाँदाखेरि मिडियाबाट अनि मिडियाबाट मन पराएर विभिन्न महोत्सव मेलाहरू आदिवासी जनजातिले राखेका कार्यक्रमहरूमा मलाई कार्यक्रम सञ्चालिकाको रूपमा हुन्छ र बोलाइरहनु भएको छ मलाई लाग्थ्यो पहिला म गीत गाउँछु भन्ने लाग्थ्यो तर सानोमा मैले त्यति गीत गाएन जब प्लस टू पढ्दै गर्दाखेरि गीत गाएँ अनि त्यस पछाडि कार्यक्रम सञ्चालिकाको रूपमा पनि अहिलेसम्म चलिरहेको छु भनेपछि रेडियोबाट तपाईँको यात्रा सुरु भयो रेडियोबाट विशेष गरेर अनि गुल्मीका रेडियो त सुन्न छाड्नु भयो होला आज म सानै हुँदाखेरि मैले यहाँको रेडियो सुन्थेँ म यहाँ घरमा आउँदाखेरि म सुन्छु यहाँको रेडियोहरू सबै रेडियोहरू सुन्छु गुल्मी रेडियो सबै सुन्छु म हजुर हजुर यहाँका एल्बमहरू कुन कुन मेरो पहिला घात गर्ने साथी हुँदैन थियो अनि त्यस पछाडि रोइला थियो अनि रोइला पछाडि मैले कम्मरे भाचम्की भन्ने तिजको गीत बजारमा लिएँ अनि त्यस पछाडि यो गएको वर्ष फर्स्ट हुनेले भन्ने गीत बजारमा लिएको थिएँ एउटा एउटा सुनाइदिनुहोस् न है मलाई जिउँदै मारेर गएका छौ तिमीलाई कहिले जाति हुँदैन यो अलि सेन्टी गीत थियो अनि त्यस पछाडि भेट्टै हुन छोड्यो झन्झन माया लाएको छ तिम्रै झल्को आएको छ भेटै हुन छोड्यो झन्झन माया लाएको छ तिम्रै झल्को आएको छ रोइला गीत थियो मेरो त्यस पछाडि कम्मरे भाषम चम्के कम्मरे भा चम्के माया सँगसँगै नचम्के अलि फास्ट बिटमा थियो अनि त्यस पछाडि फर्स्ट हुनेले अत्यन्तै चलेको गीत दर्शक श्रोताहरूले मन पराउनु भएको गीत हो मेरो मुटु पुरस्कार पाउने छौ फर्स्ट हुनेले घिन घिन घिन मादलु घन्क्यो नजाने नि घुमिदेऊ एक फनको ताली बजाउ नाच्नलाई कष्ट हुनेले हे नाच नाच आहोइ साइला र आहोइ माइला मेरो मुटु पुरस्कार पाउने छौ फर्स्ट हुनेले भन्ने गीत अनि लुमेन टेलिभिजनमा के गर्नुहुन्छ तपाईँ म लोकदोहोरी र म्युजिकल सम्बन्धी कार्यक्रमहरू चलाउँछु कतिको मन पराउनु भएको छ धेरै म लुमेन टेलिभिजनबाटै मलाई दर्शकहरूले मन पराउनु भएको हो कार्यक्रमको एक अंश सुनाउन सकिन्छ अहिले <laughs> कार्यक्रम त नमस्ते यहाँहरूलाई स्वागत छ कार्यक्रम लोक भाकामा हरेक दिन बिहान दसदेखि एघार बजेसम्म कार्यक्रम लोक भाका यहाँले लुम्बिनी टेलिभिजनमा हेर्दै आउनु भएको कार्यक्रम हो प्रत्यक्ष लाइभ पर्सन हुन्छ हाम्रो कार्यक्रम आजको श्रृङ्खलाभित्र रहेर हामी तपाईँसँग प्रत्यक्ष फोन लाइनमा कुराकानी गर्नेछौँ फोन लाइनमा आउनुको लागि हाम्रो स्टुडियोको फोन नम्बर र विशेष गरेर कार्यक्रमको विषयवस्तुभित्र पनि हामी रहनेछौँ पक्कै पनि कार्यक्रमको समय अवधिसम्म यहाँले सुनेर साथ दिनुहुनेछ म कार्यक्रम सञ्चालिका रूपाको साथमा मेरो इन्टरभ्यू लिइदिनुहोस् न <laughs> र आजको कार्यक्रममा मैले एकजना पत्रकार जो धेरै पत्र पत्रिकाहरूमा पनि आबद्ध हुनुहुन्छ उहाँसँग मैले आजको यो कार्यक्रममा कुराकानी गर्ने जमर्को गरिरहेकी छु आदरणीय दर्शक महानुभावहरूले हाम्रो कार्यक्रम हेरेर साथ दिनुहोला कार्यक्रमको समय अवधिसम्म प्रेमजी यहाँलाई कार्यक्रममा स्वागत छ धन्यवाद तपाईँको प्रस्तुति सुन्नको लागि हो वास्तवमा तपाईँ यसो हेर्दाखेरि चाहिँ तपाईँ फिल्मी क्षेत्रमा जम्ला जस्तो देखिन्छ किन त्यसतर्फ सोच्नु भएको छैन अहिले पढ्दै पनि हो पढ्दै पनि छु अनि सँगसँगै सँगसँगै म मिडियामा कार्यक्रम सञ्चालिकामा महोत्सवहरूमा हिँड्छु दोहोरी गायिका भएर पनि चिनिरहेको छु कार्यक्रममा अलिकति व्यस्त पनि छु म एकजना दाईको गीतमा चाहिँ मैले अभिनय गरेको थिएँ दुई वर्ष अगाडि त्यति बेला एउटा गीतमा मैले अभिनय गरेको थिएँ र अब आउने गीतहरूमा म आफ्नो गीतहरूमा चाहिँ आफै अभिनय गर्ने सोच पनि गरिरहेको छु आफ्नो आफ्नो क्षेत्र हुन्छ मोडलिङको मोडलिङ क्षेत्र हुन्छ उहाँहरूलाई मोडलिङतर्फ नै प्रस्ताव आउँछ म गायिका कार्यक्रम सञ्चालिका भएको कारणले गर्दाखेरि अलिकति कार्यक्रम चलाउने सम्बन्धी अनि लोकदोहोरी सम्बन्धी बढी व्यस्त भएर पनि मलाई त्यही सम्बन्धी अब दर्शकहरूले श्रोताहरूले रुचाइरहनु भएको छ कार्यक्रम अर्गनाइज गर्नेहरूले पनि त्यसरी नै बोलाइराख्नु भएको छ तपाईँलाई जति बुटोलमा चिन्छन् मलाई थाहा छ मेरो साथीहरूले धेरै कुरा गर्छन् होइन तर त्यसको तुलनामा गुल्मीमा कम चर्चा हो कि के हो मैले मेरो साङ्गीतिक यात्रा बुटोलबाट सुरु गरेँ अनि बुटोलका धेरै ठाउँहरूमा बुटोलका दर्शकहरूले रूपा भनेर चिन्नुहुन्छ गुल्मीमा पनि अब भर्खरै हो म लोकदोहोरी गायिका हो यो यसले बाहिर स्टेज कार्यक्रम कामहरू पनि चलाउँछ भनेर म बाहिर लाइटमा आएको त भर्खरै भर्खरै हो लगभग डेढ दुई वर्ष भयो डेढ दुई वर्षको अवधिमा अब कति पो कार्यक्रमहरू हुन्छन् र अब अहिले पछिल्लो समयमा गुल्मीतिर पनि जे होस् चिन्ने र चिनाउने अवसर पाइरहेकी छु अहिले त अविवाहित हुनुहुन्छ होइन अहिले रूपा भनेर सबैले भन्छन् होइन विवाहित भइसकेपछि त्यो तपाईँको आफ्नो क्यारियर जुन छ नि अगाडि बढाउन पनि नसक्ने अवस्था पनि रहला त्यति बेला रूपा कुरूपा हुन पर्ने अवस्था आउने हो कि त्यो त आफ्नो बिहे गरिसके पछाडि आफ्नो श्रीमानसँग र आफ्नो फ्यामिलीसँग आफ्नो आफूले कम्प्रोमाइज गर्ने कुरा हो र बिहे पछाडि त्यसरी नै कार्यक्रममा हिँड्नुपर्छ भन्ने होइन कतिपय कुराहरू आफ्नो घर परिवारको पनि सुन्नुपर्छ श्रीमानले भनेका कुराहरू मान्नुपर्छ कतिपय कुरा मैले भनेका कुराहरू श्रीमान घर परिवारले पनि मान्नुपर्ने हुन्छ कम्प्रोमाइजमा हुने कुरा हो तर त्यसरी अब अहिले जसरी रूपा चाहिँ हरेक कार्यक्रमहरूमा हिँडिरहेको छ त्यसरी नै भोलिको दिनमा हिँड्न त अब नसकेला घर परिवार पनि हेर्नु पर्यो बिहे गरिसके पछाडि त अहिले त हिँडिरहेको छु सबै थाहा छ अब फ्यामिलीसँग भइसके पछाडि फ्यामिलीहरू सँग पनि रहनुपर्छ खालि कार्यक्रम कार्यक्रम भनेर हिँडेर मात्र पनि भएन अहिले त हिँडिरहेको छु अविवाहित छु जुन ठाउँमा पनि कार्यक्रममा पुगिरहेको हुन्छु बिहे पछाडि त अब चौबिस घन्टा श्रीमानसँग समयमा हुनुपर्छ उहाँसँगै हुनुपर्छ भन्ने त होइन तर अब श्रीमान पनि त केही केही काममा व्यस्त हुन्छ होला नि श्रीमानको रोजाइ भइसकेको छ छैन कति वर्षपछि विवाह गर्ने हुनुहुन्छ अब लगन कहिले आउँछ <laughs> अहिले त अब त्यति बेला भइसकेको छैन सानै छु जस्तो लाग्छ मलाई तपाईँलाई यस क्षेत्रमा डोराउने अथवा प्रेरणाको स्रोत को हो मैले यो नै हो मलाई यसले गर्दाखेरि नै हो भन्ने त मलाई कोही पनि लाग्दैन म इलेभेनमा पढ्दै गर्दाखेरि मलाई मिडियामा हाम्रो बुटोलको एकजना मिठु दाई भन्नेले रेडियोमा कार्यक्रम चलाउनको लागि लैजानुभयो त्यस पछाडि म आफै बोल्न सिकेँ त्यस पछाडि म आफै गाउन सिकेँ त्यही नै हो प्रस्फुटन तपाईँबाट हुन नसकेको के कला लाग्छ मलाई प्रस्फुटन गर्न नसकेका कुराहरू त अब गीत गाउँदैछु गीत त सबैले गाउन सक्छ मैले पनि गाइरहेको छु कार्यक्रम पनि अब कार्यक्रम सबैले चलाउन सक्दैन त्यहाँभित्र धेरै कुराहरू ख्याल गर्नुपर्ने हुन्छ तर मैले अझै पनि सिकिरहेको छु हाम्रा नेपालमा एकदम चर्चित कार्यक्रम सञ्चालिकाहरू हुनुहुन्छ दिदीहरू आदन दिदीहरू म उहाँहरूको जस्तो कोमल ओली भयो मन्जु पौडेल दिदी म उहाँहरूको कार्यक्रमहरू एकदमै मन पराउँछु र म उहाँहरू जस्तै गरेर कार्यक्रम सञ्चालिकाको रूपमा हुन र चाहन्छु पनि <laughs> यस अवसरमा गुल्मी तथा आफ्नो जन्म गाउँ हराडीवासीलाई के भन्न चाहनुहुन्छ मलाई हाडाडेवासीले माया गर्नुहुन्छ माया गर्नुहोस् भोलिका दिनमा पनि र तपाईँ हाडाडेवासीले मेरो आफ्नो ठाउँको आफ्नो समाजले मलाई माया गरेन भने साथ दिएन भने अरू ठाउँको कुरा रहँदैन त्यसैले सबैजना मेरो गाउँका बासिन्दाहरू मेरो सबैजना आफन्तहरूलाई रूपा जिएम भनेर चिनाउनको लागि मलाई साथ दिनुहोला सबैजनाले यही भन्न चाहन्छु हवस् त हामी पनि कामना गर्छौँ रूपा जिएम भोलिका दिनमा अझ अगाडि बढुन् किनभने तपाईँको अहिले मैले उद्घोषण सुनिहालेँ होइन धेरै राम्रो प्रस्तुति रहेछ र आगामी दिनमा तपाईँ धेरै अगाडि बढ्यो भन्ने सुन्न पाइयोस् यही प्रेमजी तपाईँलाई धेरै धेरै धन्यवाद छ तपाईँ एकदमै राम्रो पत्रकार हुनुहुन्छ मैले तपाईँसँग यसरी चिन्जान गर्ने मौका पनि पहिलोपटक पाएको हो योभन्दा अगाडि तपाईँको धेरै नाम सुनेको हो मैले प्रेम सुनार भन्ने हुनुहुन्छ हाम्रो गुल्मीमा एकजना राम्रो पत्रकार भन्ने धेरै समय अगाडिदेखि हुनुहुन्छ भन्ने मैले सुनेको थिएँ तपाईँ लगायत तपाईँका सबै टिमलाई म धेरै धेरै धन्यवाद हाम्रो पनि धन्यवाद धन्यवाद